विकास समितिको स्यालामा बस पल्टिँदा चारजनाको ज्यान गएको छ दुर्घटनामा अन्य जना घाइते भएका स्थानीय बासिन्दाले बताएका छन् दुर्घटनामा परि दैलेख ओडीका तर्कबहादुर कार्के हर्कबहादुर विक भोगिराम कामेको ज्यान गएको प्रहरीले जनाएको छ दुर्घटनामा परि ज्यान गुमाएका एक बालकको भने परिचय खुलेको छैन कालीकोटबाट सुर्खेतका लागि छुटेको नातिन ख चार सात तीन आठ नम्बरको बस बिहान दस बजेतिर दैलेखको स्यालामा पल्टिएको हो चितवनको नारायणगढ मोगलिन सड़क खण्डको कविलासबाट स्काभेटर बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एकजनाको ज्यान गएको छ अरू दुईजना गम्भीर घाइते भएका छन् नारायणगढबाट मोगलिन तर्फ जाँदै गरेको नाचार ख दुई पाँच छ छ नम्बरको ट्रक कविलास चार सेती दुबा नजिकैको सड़कबाट एक सय पचास मिटर तल खस्दा ट्रकका चालक काठमाडौँ महानगरपालिकाका एघार घर भएका सैतिस वर्षका कृष्णबहादुर मल्लशाहीको ज्यान गएको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ ट्रकमै सवार रौतहटको पौराही तीन घर भएका रोशन दाहाल र नाम ठेगाना नखुलेका अन्दाजे पच्चिस वर्षका एक पुरुष व्यक्ति पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ घाइते दुवैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ वर्षासँगै झरेको ढिस्कोले पुरिएर धनकुटाको महाभारतमा एक परिवारका दुईजनाको मृत्यु भएको छ घरमै सुतिरहेको अवस्थामा झरीको माटोको ढिस्कोले पुरिएर महाभारत दुई थाङ्की राङ्की चौ चौरासी वर्षीय मकरम माया राई र उनकी छोरी अडचालिस वर्षीय दिलमाया राईको मृत्यु भएको हो वर्षासँगै आज बिहान करिब चार बजे झरीकोट स्कुलले पुरिएर भान्साकोठामा सुतिरहेका आमा छोरीको घटनास्थललाई मृत्यु भएको प्रहरीले जनाएको छ स्कुलले पुर्याएका उनीहरूको सब स्थानीयले निकालेको निकालेका छन् घटनास्थल धनकुटा सदरमुकामबाट करिब पचास किलोमिटर दक्षिण रहेको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सहमति गर्ने तयार त्यसमा अडिग नरहे माओवादी प्रवृत्तिका कारण निर्वाचनको मिति घोषणा हुन नसकेको बताउनु भएको छ पहिले सहमत भइसकेको थ्रेसोल्डका बारेमा अनावश्यक विवाद सिर्जना गरेर माओवादीले सहमतिको वातावरण बिगारेको समेत नेता केसीले आरोप लगाउनु भएको छ सदरमुकाम विदुरमा आज संचारकर्मीसँग कुरा गर्दै कंग्रेस नेता केसीले सहमति गर्ने बेलामा फरक मत नराख्ने अनि बाहिर आएपछि विरोध गर्ने प्रवृत्ति त्याग्न माओवादीलाई सुझाव समेत दिनु भएको छ त्यसक्रममा नेता केसीले मुलुकमा निर्वाचनको विकल्प नरहेको बताउँदै लामो समयसम्मको राजनैतिक शून्यता मुलुकले थेग्न नसक्ने बताउनु भएको छ अर्को एक प्रसङ्गमा नेता केसीले तेस्रोले थ्री ए जलविद्युत आयोजनाको क्षमता वृद्धिको नाममा भइरहेको विरोधका कारण आयोजनाको काम प्रभावित हुन नहुनेमा जोड़ दिनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री बहादुर थापाले चुनावको मुखमा नयाँ शर्तहरू राख्न चुनाव नगर्ने नियत भएको भन्दै पुरानै ऐनको व्यवस्था अनुसार संविधान सभाको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लबको टोलीसँगको भेटमा थापाले राजनैतिक अन्यलताको अवस्था अन्त्य गर्न चुनाव गर्नुपर्ने बताउनु भएको छ जस्ता नयाँ नयाँ कुरा थपेर चुनाव नहुने भन्दै थापाले जनताले नै नेताहरूको बोलीमा विश्वास नगरिएको बेला भ्रम फैलाउन भ्रम फैलाउने कुरा गर्न नहुने बताउनु भएको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले जबरजस्ती प्रधानमन्त्री बन्न नआएको भन्दै थापाले प्रधान न्यायाधीशबाट रेग्मीले राजीनामा दिनु नपर्ने बताउनु भएको छ मङ्सिरको पहिलो साताभित्र निर्वाचन गर्ने सहमतिले लगभग मिति तोकिसकेको दावी गर्दै उहाँले निर्वाचनको मिति तोक्न माग गर्दै न्यू खोज्नेहरूलाई निर्वाचनमा जाने इच्छा नभएको आरोप लगाउनु भएको छ थापाले असन्तुष्ट पक्षसँग चार दलले वार्ता गरेर निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्षेले भारतका कारण सरकारले चुनावको मिति घोषणा गर्न नसकेको बताउनु भएको छ भक्तपुरमा भएको कार्यक्रममा विजुक्षेले भारतले तत्काल चुनावको मिति घोषणा गर्न अवरोध पुर्याएकोले चार दल र सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेको दावी गर्नुभएको छ भारतका लागि समय अनुकूल नभएसम्म नेपालमा निर्वाचन हुनै नसक्ने उहाँले ठोकुवा भएको छ भारतकै इसारामा चलेका चार दलले सहमतिको नाटक गरेपछि मात्रै सरकारले चुनावको मिति घोषणा गर्ने उहाँले बताउनु बताउनु भएको छ थ्रेसोल्डको व्यवस्था लागू भए संविधान सभाको निर्वाचन सम्भव नहुने उहाँले बताउनु भएको छ दलहरूले अहिले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई हटाएर आफै सत्तामा जाने षड्यन्त्र गरेको भन्दै विजुक्षले विगतमा पनि एमावधिकै कारण संविधान बन्न नसकेको आरोप लगाउनु भएको छ अहिले पनि विभिन्न धर्मका नाम गरेर बाबाहरू नेपाल भित्रिएको भन्दै विजुक्षले तिनीहरू सबै भारतीय गुप्तचर संस्था र का एजेन्ट भएको दावी गर्नुभएको छ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गणेश सापकोटाले राजीनामा दिनुभएको छ केन्द्रीय नेतृत्वले नेविसंघको निर्वाचन महाधिवेशन गर्न नसकेको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै सापकोटाले राजीनामा दिनुभएको हो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सापकोटाले पार्टीले निर्देशन गरे बमोजिम नेतृत्व गर्न र जिम्मेवारी पूरा गर्न असक्षम नेतृत्वको समितिमा रहिरहनुभन्दा सही र विवेकशील रूपमा संगठन विस्तार सुधार र मजबुत गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्ध दोहोऱ्याउँदै नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको सदस्य पदमा आजका मितिदेखि नरहने गरी राजीनामा दिएको स्पष्ट पार्नु भएको छ सापकोटाले छ महिनामा नेवी महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सहित पार्टीद्वारा गठित नेवी संघको वर्तमान कार्य समितिले महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक निर्णय गर्ने विवादित विषयलाई न्यूनीकरण गर्ने संगठन विस्तार र सुदृढीकरण गर्ने भनिए पनि सोह्र महिना बितिसक्दा पनि कुनै ठोस प्रयत्न नगरी स्वेच्छाचारी ढङ्गले अगाडि बढेर सङ्गठनलाई दोस्त बनाएको आरोप लगाउनु भएको छ अमेरिकाले उत्तर र पश्चिम अफ्रिकामा सक्रिय रहेका आतंकवादी संगठनका बारेमा सूचना दिनेलाई पुरस्कारको घोषणा गरेको छ आतंकवादी संगठनलाई निस्त तेज पार्न अमेरिकाले त्यस क्षेत्रमा पहिलो पटक पुरस्कारको घोषणा गरेको हो अमेरिकी विदेश मन्त्रालयले चरमपन्थी संगठन बोकोहरामका नेता अबु बकर सेकाउका बारेमा जानकारी दिनेलाई सत्तरी लाख डलर इनाम दिने घोषणा गरेको छ साइड इन डब्लु ब्लाटिनका नेता मोख्तर बेल मोख्तरका बारेमा सूचना दिनेलाई पचास लाख डलरसम्म पुरस्कार पाउने अमेरिकाले जनाएको छ यस्तै पश्चिम एसियामा सक्रिय एक्युआइएम र मुजाउका विशिष्ट नेता सदस्यहरूका बारेमा जानकारी दिनेलाई पनि इनामको घोषणा गरिएको छ नेता र मुजाओका प्रवक्ताका बारेमा सूचना दिनेलाई तीस लाख डलर पुरस्कार राशिको घोषणा गरिएको छ यी संगठनहरू विदेशी नागरिकहरूको अपहरण र हत्या गर्नुका साथै उत्तर र पश्चिम अफ्रिकामा हिंसात्मक घटनामा संलग्न हुँदै आएको अमेरिकीहरूको ठहर छ र गोर्खा कप फुटबल अन्तर्गत आज हुने दुवै खेल सरेको छ प्रतियोगिता अन्तर्गत आज समूह डीका दुई खेल हुने पूर्व निर्धारित तालिका भए पनि खेल प्राविधिक कारणले सरेको एन्फाले जनाएको छ प्रतियोगिता अन्तर्गत आज पहिलो खेल फ्रेन्च क्लब र बोयज युनियन तथा दोस्रो खेल हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीच खेल हुने पूर्व निर्धारित कार्यक्रम रहेको थियो आज स्थगित भएका खेलहरू भोलि हुने एन्फाका महासचिव धीरेन्द्र प्रधानले जानकारी दिनुभएको छ भोलि दिउँसो दुई बजे फ्रेन्च क्लब र बोयज युनियन तथा चार बजे हिमालयन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 चार थप्लो पाँच रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छपन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस ब्रेन्द्रनगर फोन शून्य छपन्न पाँच बयासी आठ सय एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस खुसीको खबर सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई ध्यानमा राख्दै रत्नगर आठ दूरसञ्चार रोडमा थ्री ब्रदर्स ट्युसन इन्स्टिच्युट खुलेको जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू सम्पूर्ण तहको सबै विषय पढाइ हुने English language home tuition plus two एक वर्षमा नै उत्तीर्ण सात आठ नौ फेल भए पनि एसएलसी दिन पाउने व्यवस्था स्वच्छ शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा नयाँ पद्धतिबाट पढाइने सम्पर्क three brothers tuition institute Ratnanagar आठ दूरसञ्चार road Bakulahar mobile number Dipendra Ghimire अन्ठानब्बे चार त्रिपन्न एकतिस दुई सय एकानब्बे सुदीप अर्याल अन्ठानब्बे चार एकाउन्न एकाउन्न नौ सय उनासे बादल खनाल अन्ठानब्बे एक अठासी अठाइस तिन सय उनानब्बे न्यू साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना न्यू साइनिङ एजुकेसन सेन्टरको अत्यन्तै जरुरी सूचना रनपाट बकुलहर दूरसञ्चार रोडमा अवस्थित न्यू साइनिङ एजुकेसन